ट्राफिक खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल स्थानीयको सक्रियतामा दमौलीबाट चितवन जोड्ने वैकल्पिक मार्ग खन्ने काम तीव्र पारिएको छ दुई हजार पचास सालमा स्थापना गरी शहीद बुद्धसिंह मार्गको नामबाट मोटर मार्ग खन्ने काम सुरु गरिएको हो मार्गका अध्यक्ष चन्द्रबहादुर गुरुङले उक्त मोटर मार्ग सम्पन्न गर्न सके दमौलीबाट चितवनको कविलास एक घुमाउने निस्कन करिब चौबिस किलोमिटर दूरी कम हुने बताउनुभयो अहिले नानघाट जाने क्रममा कविलास निस्कने आबो खैरनी र मोगलिन हुँदै करिब छप्पन्न किलोमिटर गुड्नुपर्दछ उहाँले दमोलीदेखि छिम्केश्वरी पाँचको घुमाउने घाटसम्म कच्ची मार्गको दूरी करिब बत्तीस किलोमिटर रहेको बताउनु भएको छ जीविसको पहल र सामुदायिक वनहरूको सहयोगमा मोटर मार्ग खन्ने काम भइरहेको छ गुरुङले भन्नुभयो तर उक्त मोटर मार्ग विस्तारमा राज्यले आवश्यक चासो दिन सकेको छैन उहाँले सरकारले कैविलास एक र छिम्केश्वरी पाँच जन्ने त्रिशुली नदीमाथि पक्की मोटरेबल पुल निर्माण गर्न सके दमौली र पोखरादेखि तराईका जिल्लाहरूमा गुड्ने सबै यातायातलाई सजिलो हुने बताउनुभयो नवलप्रासीको रामग्राम नगरपालिका बाह्रको पाडा टिकट तिलकपुर आठको दगिया र रामनगर एक हरकटा जोड्ने कृषि सडकमा पुल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ जिल्लाको सदरमुकाम परासीदेखि रामनगर निस्कने कृषि सडकका लागि रामग्राम नगरपालिका अर्नैया खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन् पुल निर्माणबाट वर्षाको समयमा आवाजातमा समेत सजिलो हुने भएको छ पुल निर्माण भएपछि रामग्राम नगरपालिकासहित तिलकपुर मनरी रामनगर र पञ्चनगर गाविसका हजारौँ जनतालाई प्रत्यक्ष फाइदा पुग्ने